कति दिन बिते कति रातहरू कति दिन 彻底的。 सम्बन्ध स्वर्गमै बन्छ कि जोडी हुने धरतीमा त्यही नै रचिन्छ कि सायद सम्बन्ध स्वर्गमै so कति दिन बिते कति रातहरू समयसँगै कहाँ छुटे हातहरू हुन्छ हृदय धेरै वर्षन्छन् आँसु टुक्रेको